लागि सुन्नु हजुर एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी नमस्कार म कल्पना भट्टराई नेपाल चौतारीमा तपाईँलाई स्वागत छ वर्षेनी सयौँ महिला हिंसामा पर्छन् तर पीडितले न्याय पाउन चाहिँ वर्षौं लाग्छ ती मुद्दा छिनफानका लागि फास्ट ट्र्याक अदालतको गठनको माग पनि भइरहेको छ यो अदालतले के गर्छ तर अब एउटा मुद्दालाई सम्बोधन गर्नलाई दुई वर्ष तिन वर्ष चार वर्ष पाँच वर्ष छ वर्ष अझ दसौँ वर्ष होइन कतिवटा केस छ अठार वर्षसम्मको केस छ भनेपछि त्यति लामो हुँदाखेरि त बिचमै मुद्दा फिर्ता लिने अनि त्यसपछि त्यो मुद्दा हालेको परिधिमा चाहिँ महिलालाई पनि एकदमै गाह्रो हुने लोनीको विरुद्धमा मुद्दा हालेको होइन परिवारको विरुद्धमा मुद्दा हालेको होइन भन्ने अनि दबाब आउने अनि महिलाले मुद्दा फिर्ता लिइदिने होइन त्यस्तो खालको स्थिति भएर महिलाले न्याय पाएको अनुभूति नै हुन नसक्ने भयो कुनै यस्तो खालको प्रावधान बनाऊ हो जसले गर्दाखेरि चाहिँ कम्तीमा एउटा कुनै महिलाले हिंसाको केस राख्छ भनेदेखि छ महिनाभित्रमा फैसला भएर टुङ्गोमा पुगोस् आज हामी महिला हिंसा विरुद्धका मुद्दा केलाउन फास्ट ट्र्याक अदालतको महत्त्वबारे छलफल गर्दैछौँ नेपाल चौतारी तपाईँ देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो website WWW dot dot ORG dot एनपीबाट सुन्दै हुनुहुन्छ मनमा लागेको कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना सहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच पाँच शून्य शून्यमा एसएमएस गर्नुहोस् कुपोषण विरुद्धको अभियानमा काम गरिरहेको गैर सरकारी संस्था ओरेक नेपालको रेकर्डले दुई हजार सालमा मात्रै देशभित्र करिब साढे सोह्र सय महिला हिंसाका घटना भएको देखाउँछ घरेलु हिंसा बलात्कार हत्या प्रयास सामाजिक हिंसा लगायतका घटनाहरू छन् कुरा शुरू गरौं यही साताको घटनाबाट नवलपरासी कावसतीका एकजना पुरूषले आफ्नो श्रीमतीलाई सिरौटाले हानेर हत्या गरे मृत्यु हुने महिलाका माइती पक्षको दावी छ ती पुरूषले पहिलेदेखि नै श्रीमतीमाथि हिंसा गर्दै आएका थिए यो घटनाबारे थप बुझ्न चितवनकी साथी लक्ष्मी रिमाल कावसती पुग्नु भएको छ गएको शनिबार राति एक बजेतिर नलपरासी कावसतीका विश्वास पौडेलले ढुङ्गाको सिलौटाले टाउकोमा हानेर श्रीमती पार्वती पौडेलको हत्या गरे पार्वतीका भाइ प्रकाश भन्नुहुन्छ हत्या हुनु अघिदेखि नै दिदीमाथि हिंसा हुने गर्थ्यो विगतमा शारीरिक यातना दिने गरिन्थ्यो भन्ने अहिले पुष्टि भएको छ त्यो घरमा अरू चाहिँ परिवारका सदस्यहरूले पनि त्यो खालको गतिविधि गर्थे भन्ने खालको अहिले हामीले सुन्नमा आयो तर दिदी मेरो अत्यन्तै सहनशील कहिले पनि माइतीमा आएर बताउनु भएन त्यो मान्छेले अब जानबुझ एउटा प्लान बनाएर त्यो सिलौटो जुन आठ सिलोको ढुङ्गाले थिचेर हत्या गरेको रहेछ अन्तिम अवस्थामा तिन हप्ता अगाडि यस्तै खालको अलिकति गतिविधि गर्दा बाबु मलाई यस्तो गर्यो भनेर भन्नुभएको त्यति बेला अब हातपात गर्ने अलिकति यस्तै प्रकृति घटना घटाउने खालको चाहिँ गतिविधि गराएको हो कि भन्नुभयो म फोनमा कुरा गरे आउँ त्यति बेला म जेरीमा पढाउँछु त्यसपछि मैले उहाँ जेठाजु मैले फोन गरेँ त्यस पछाडि उहाँले भन्नु त्यस्तो होइन जिसेका हुन् के हो त्यस्तो होइन यस्तो भयो बोलाउँछु भन्नुभयो आउनु पर्दैन त्यस्तो भए म बोलाउँछु भन्नुभयो तर त्यसको तिन हप्ता पछाडि अहिले एकैचोटि मैले मृत्युको खबर पाएँ उहाँलाई मैले त्यति बेला भनेको थिएँ यदि त्यसो हो भने मेरो दिदीको जीवन रक्षा तपाईँको हातमा छ भनेर मैले भने त्यो उहाँको जीवन रक्षाको जिम्मा उहाँलाई दिएको अहिले यो हत्याको जिम्मा दिए जस्तो हुन आयो मानसिक रूपको औषधि खाएको थियो भन्ने पनि सुनिन्छ नि त्यो उम्किन मात्रै खोजिएको एउटा कपोल कल्पित विचार मात्रै हो यदि त्यो मानसिक सन्तुलन गुमाएको व्यक्ति हो भनेदेखि उसले अरू फ्यामिलीलाई उसको फ्यामिलीलाई किन हानेन किन हत्या गरेन उसले विगतदेखि दबाई खाँदै गर्थ्यो भने त्योभन्दा अगाडि दाजुहरूलाई फ्यामिलीहरूमा किन त्यस्तो खालको घटना घटाएन सिलौटो ढुङ्गा कहाँ छ त्यो पनि थाहा पाएको छ हानेको छ अनि फेरि बच्चालाई उठाएर लिएर गएर त्यो ठुलो चाहिँ दाईलाई जिम्मा लगाउने दोषीलाई कडा कारवाही हुनुपर्छ भन्दै हत्या गरिएकी पार्वतीको शव चार दिनसम्म उठाउन दिएनन् माइती पक्ष र महिला अधिकार कर्मीहरूले तिनीहरूलाई राम्रोसँग चिन्नुहुन्छ तपाईँले मेरो छोराको साथी हो के अरे उसको भाइ अलिक हार्ड माइन्ड भयो थियो अरे भन्थ्यो त्यही भएर हो कि भगवान् चाहनु दाजुले रोडको जग्गा दिन्न भन्ने बुहारीले खोज्ने भाइले फेरि दाईतिर लाग्ने पहिले मार्छु भनेको अरे माइतबाट बसेकी रहेछन् अनि फकाएर फुल्याएर अब केही गर्दिनँ मैले केही भन्दिनँ भनेर यहाँले आएछ ल्याएर यहाँ अलिक दिन बस्दाखेरि त भोलि भाइको टिका लाउनु छ कति भएको थियो यहाँको कति महिना भएको केटीसँग लागेको छ विश्वासको घर परिवार चाहिँ घटनाबारे खुलेर कुरा गर्न चाहँदैनन् विश्वासका दाजु बालकृष्ण पौडेल कुरा कागजहरू यताउता फेर्ने क्रममा बच्चालाई के गर्नुहुन्छ अब बच्चा त हाम्रो आफ्नै पढाउने कुरा यताउता गाह्रो कुरा त्यो गर्ने पनि हाम्रो दायित्व पुरा हो पुरा यस्तो हो कि अब धेरै कुरा प्रपर्टीको कुरा चाहिँ अब जाने यताउता के कसो भन्ने खालको कुराहरू भइरहेको श्रीमती मार्ने विश्वास पौडेललाई अहिले इलाका प्रहरी कार्यालय काओसोतीमा राखिएको छ छानबिन कहाँ पुग्यो भनेर मैले इलाका प्रहरी कार्यालय काउसोती नलपरासीका प्रहरी नायब उपरीक्षक विमल बस्नेतसँग सोधेकी छु अनुसन्धान कार्य त अब सुरु हुँदैछ अहिले नै यसो भन्न सकिँदैन कारण त के भन्छ हत्याराले के कारणले हत्या गरेको भन्छ तपाईँहरूको कुरामा भुइँमा ओछ्यान थियो सेतो कलरको जस्तो लाग्छ मलाई झोल थियो अनि डेड बडी पश्चिमपट्टि सिरान थियो ओछ्यानको दक्षिण कुनामा दक्षिण कोल्टो फर्केको थियो साइडमा सिलौटो घटनास्थल जाहिरी परिसकेको छ जाहिरी परिसकेको छ कर्तव्य ज्यानमा जाहिरी परेको छ हामी त्यसलाई म्याथप गरेर हामीले अनुसन्धान कार्य अगाडि बढाएको छौँ हत्या गरिएकी पार्वतीको तिन दिनपछि मात्रै पोस्टमार्टम गरियो र चार दिनपछि उनको दाह संस्कार गरियो पहिलेदेखि हिंसा खप्दै आएकी पार्वतीका हत्यारालाई जन्म कैद हुनुपर्छ भन्ने माग उहाँका आफन्त अनि अधिकार कर्मीहरूको छ नेपाल चौतारीका लागि सिनर्जियाफिम चितवनबाट म लक्ष्मी रिमाल अहिलेको न्यायिक प्रणालीमा बलात्कार बेचबिखन ओसार पसार जस्ता मुद्दाहरू किनारा लाग्न वर्षौं लाग्ने गरेको छ डेढ दशकसम्म पनि नसुल्झिएका मुद्दा छन् यस्तै हिंसा खेपेर न्याय पाउन पर्खिरहेकाहरूको आवाज समेट्नु भएको छ सिराहाकी साथी यमुना खनालले म यतिखेर लाहान नगरपालिका वडा नम्बर नौ मलाहा बस्तीमा रहेको घरमा म जाँदैछु जहाँ पर्मिला दरी महिला हिंसाबाट पीडित हुनुहुन्छ र उहाँले तीन वर्षदेखि आफ्नो न्यायका लागि अदालतमा समेत केस राख्नु भएको छ नमस्कार तपाईँको नाम मेरो नाम पर्मिला मुखिया हो घर चाहिँ लाहान नौ नम्बर वार्ड हो केटा हो अङ्कल जस्तो मान्थे म यस्तै जस्तै आउँथ्यो जान्थ्यो अनि त्यसले मसित म तिमीलाई मन पराउँछु म बिहे गर्छु म तिमीलाई आफ्नो जग्गा जमिनको त्यो सुन चाँदीको लोभ लालचहरू धेरै दिएँ म त्यतिखेर नबुझ्ने खालको थिएँ नबालकै थिएँ भन्नुपर्दा तर न क्लासमा म स्कुल गइरहेको थिएँ त्यो साइकल लिएर आउँथ्यो अनि बजार पुग्ने बित्तिकै त्यसले अब घुम्ने कतै छ भने हात साथ समात्थ्यो बुक सुक खोज्थ्यो कि हिँड साइकलमा बसाउँथ्यो बजारको मान्छेहरूसित त्यो आफ्नो साथीहरूसित एकदम बेजत गराउँथे नजाने भए म तिमीलाई यहीँ बेजत गर्छु यस्ता गर्छु उता गर्छु अनि म जान्थेँ मेरो दाई मेरै लागि बिहे थिए गर्नको लागि गएको थियो विदेश धेरै सपना राखेको थिएँ तर म सबैको सपना चगना चुर के गर्नु म पनि त्यति कास बुझ्ने थिएन तर म धेरै धोका पाएको त्यसको लोभ लालचमा परेन त्यसले यौन सम्पर्क राख्दाखेरि मेरो मलाई थाहा थिएन कि भुरीमा बच्चा बस्छ भने अनि बाबु मेरो भुरीमा भइहाल्यो मलाई के भन्छ पत्रिकामा छपाइदिन्छु यस्तो गरिदिन्छु अब यो बच्चा मार्नेको ऊ छ यसको पनि केस लाग्छ तिम्रो सबैजनालाई फसाइदिन्छु यो बच्चालाई फ्याल्छु भने तिनीहरू मलाई थाले हिँड्न म के को कमी गर्छु र तिमीले जाँदैन भनेर त्यसको भोलिपल्ट मलाई टिको टालो गर्न आउँथ्यो त्यसकै राति यसले मलाई फोन गरेर आउँछस् कि म आउँ दाम्रो लिएर झुन्डुम बिस खाऊ अब तिमीलाई सबैजनालाई फसाउँछु अब यतिकै तिमीले मान्नेवाला छैन अब भोलि तिम्रो टिका टालो अब तिमीले बिहे गरिहाल्छु बुढीमा पनि बाबु छ त्यो मान्छेहरू आएको हुन्छ त्यतिखेर तिमीलाई बेजत गर्छु कि यो मसित लागेको थियो यसको बुढीमा बच्चा छ न कति आउनुहुन्छ भने हिँड्नु डक्टर नजिक यताउति भनेर म भने यसले त मेरो मम्मी बाबालाई बेजत गाउँको मान्छेहरू पनि सुन्छ अब के भन्छ त्यसको बिहान पाहुनाहरू मेरो टिका टालो गर्ने दिन थियो म नै भागिहालेँ मम्मीहरूलाई त्यही अब सबै खुसी त त्यही चुरी चुरिहाल्यो मिस गाई गाईघाटमा राख्यो त्यसको ठुलो मम्मी ठुलो बुवा थियो त्यही नजिक मलाई राख्यो मिस अनि राखेर त्यसले घर फर्कियो पाँच गते माघमा भागेको थियो मिस अनि माघ भर माघ बस्यो फागुनमा आएर यसले सत्ताइस अठाइस गते फागुनमा के भन्यो मलाई कि म जान्छु घर अब यहाँ बसी बसी कसले दिन्छ खानुलाई भनेर गाई घाटदेखि यहाँ लहान आयो लहान आएर यसले आयो यसलाई अनि हेऱ्यो अनि बिहे भइहाल्यो बिहे भयो अँ अनि मैले फोन गर्दा त्यो आफ्नो बिहेमा थियो र मैले फोन गर्दा भन्छ म साथीको बिहेमा छु त्यसले बिहे गरेर मिस अब त ठुलो त्यसलाई त एकदम दाइजोहरू दियो अब केटी पनि परेको अलिक क्याम्पस परेको थियो अब के त्यसले सोच्यो कि अब सबै अब बेसी मलाई रीतिरिवाजको साथ पनि भइहाल्यो मैले सामान पनि पाइहालेँ यसैत त सामान पनि नपाउने थिएँ जात पनि आउट थियो अनि मेरो घरमा पनि नराख्ने थिएँ त्यही भएर त्यसले मलाई लिनु गयो त्यसलाई दाइजोमा बाइक दिएको थियो त्यो बाइक लिएर गयो अनि चुरिया छ नि ती मार्नेको प्लानमा यिनीहरू गएको थियो मलाई लिनुलाई त्यो यहाँ ओर्ली त त्यो चुरियाको बनमा आएपछि मलाई भन्छ यहाँ ओर्ली त मैले ओर्ली मैले भने किन भने ओर्ली न ओर्ली होइन भन्छ उता हिँड्न कुरा छ मैले भने अह म जाँदिनँ जङ्गलतिर जङ्गलतिर लान खोजे त्यसले मार्नलाई यो पाहाडबाट ढकलिदिन्छु मरिहाल्छ मेरो भइहाल्छ केले मलाई पक्कै मार्न खोजेको त्यति बेला म कुदेर जाँदै थिएँ कि मम्मीहरू गाउँको मान्छेहरू त्यो बसमा आइरहेको थियो कोही बाइकमा आइरहेको थियो आधी बाटोमै भेट्यो अनि मेरो मम्मी बुवाहरूले सबैले बचाएको छ गाउँको मान्छेले पछाडि तपाईँहरूलाई घर ल्याउनु भयो घर ल्यायो घर ल्याएपछि गाउँ समाजको मान्छे भने कि यसलाई खबरदार यसलाई तिम्रो छोरीलाई तिमी आफ्नो घर लग्न सक्दैनौ अनि मम्मीले भने किन अब त्यो तिम्रो जातिबाट हटिहाल्यो नि त्यो त चौधरीसित गयो बच्चा पनि छ भुरीमा तिम्रो जातमा भएन तिमीले यदि आफ्नो छोरालाई राख्छौ भने म तिम्रो घर सर सब उखाएर भगाइदिन्छु तिमीहरूलाई पनि त्यत्रो यत्रो भाटाहरूले पिटेको थिए त्यो निवेदन सिवेदन लेखाउ केही पनि मलाई थाहा थिएन त्यही रोडमा बसिराखेँ कि कोही त अवश्य होला नि न्याय दिने रोडमा बस्दाखेरि दि अनि केटाहरू होलीको दिन थियो जिस्काउने यो केटीलाई त कसको भुरी बोकेको छ आइमा र थुक दिने लाती हान्ने यस्तो यस्तो पनि गर्यो यति पैसा त्यसको बुवाले खेत सेत बेचेर पैसा पनि खुवायो यो केसलाई नमिल्न दिने राति राति किडनेप गराउन पनि लगायो मान्छेहरूलाई मलाई मार्नुलाई पनि एक लाख सत्तरी हजार रुपियाँ दियो कि यसलाई मारिदियो भनेर केटाहरू मिलेको थियो मार्नलाई उद्री हालेर थानामा पञ्चायती थियो कि ओरेको मिसहरू हेमा मिस र एकजना विनोद सर आयो अनि आएर अनि मेरो घटनाको बारेमा सब थाहा पाएँ कि यस्तो यस्तो अब मम्मीहरूले थाहा पाएँ अलि यहाँ गाउँको मान्छेहरू पनि कोही कोही थाहा पायो कि यसलाई मार्नुलाई एक लाख सत्तरी हजार रुपियाँ दिएको छ अब तिम्रो छोरी मर्छ भनेर अनि मम्मी सर नजिक गए सर कि मेरो छोरीलाई यस्तो यस्तो अब मारिदिन्छ मेरो छोरी नै हुँदैन भने मुदा मामला कसित लड्छु मेरो छोरीलाई प्लिज बचाइदिनु भनेर मेरो मम्मी बुवा गएर मेरो मम्मी बुवा भन्यो हेरिकन कि प्लिज मेरो छोरीलाई बचाइदिनु भनेर अनि सर भने ठिकै छ त्यस्तो मार्नुलाई लगाएको छ भने मलाई त्यहीँ बोलायो त्यहीँ बोलाएर अनि मलाई विराटनगर पठाइदियो अनि विराटनगरमा पनि कतिपल्ट यहाँको मान्छेहरू खोज्न जान्थ्यो मेरो बहुविवाह केस त्यो जेठमा फेसला हुन्थ्यो अनि मैले फेसला गर्नको लागि बाबु लिएर आएको थिएँ अनि अब मेरो केस फेसला हुन्छ विराटनगरबाट यहाँ नै आउँथेँ विराटनगर ओरेको अफिसमा मैले बस्नु त्यही दिन भयो त्यही दिन फेसला भयो बहुविवाह केस अनि फैसला गर्यो अदालतले त्यसलाई जेल भएन अनि के जेल हुनु भएन मिस के फैसला गर्यो अदालत फैसला सफाई गरिदियो कि यसलाई जेल हुँदैन भनेर त्यो अंशको मुद्दा हालेछु अब पहुँच पनि छ पैसा पनि छ थानामा पनि दिएको छ एक लाख रुपियाँ एउटा खसी पनि दिएको छ त्यति लाहान थानामा दिएको छ अनि एक महिनासम्म त जान्थ्यो ऐ यसलाई बाहिर निकाल गेटबाट बाहिर निकाल यो भुरी बोकेको केसो यसलाई बाहिर निकालिदिए बाहिर निकालिदिए भन्ने बाहिर निकालिदिए गेटभित्र पस्दैन इन्सपेक्टर के प्रमाण छ तिम्रो बिहे दर्ता बनेको छ तिम्रो फोटो खिचाएको छ त्योसँग बिहे गरेको कहाँ बिहे गरेको त्यो प्रुफ छ भन्थ्यो अब के प्रुफ अनि बाबु छ नि बाबु छ भने डिएन टेस्ट गराउन अनि मैले भने अँ गराउँछु डिएन टेस्ट मेरो बाबु यतैसम्म गराउँछ डिएन टेस्ट त्यो केटालाई बोलाउनु डिएन टेस्ट गराउँछु नि यसले जहाँ निकाल्छ त्यही गेटमा बसिराखोस् त्यहाँबाट हुँदैन भने उता जिल्ला अदालतबाट दर्ता गराउँछु जिल्ला अदालतबाट हामीले मुद्दा दर्ता गराएको यहाँ वडा प्रहरी कार्यालयले तपाईँहरूको मुद्दा दर्ता गरेन मलाई त अदालतमा पनि लाग्छ त्यो जुन वकिलले राखेछ त्यो वकिललाई पैसा खुवाएको छ जब बहु बिहामा पनि मैले न्याय पाएको छुइनँ अब चाहिँ अंशको हालेको छु न्याय पाउने हो कि नपाउने हो महिलाहरू घरभित्र समाजभित्र देशभित्र अनि देश बाहिर विभिन्न हिंसामा पर्दै आएका छन् महिना दिन अघि कैलालीकी एकजना महिलालाई छिमेकीले बोक्सी आरोपमा कपाल खुइल्याएर दिशा खुवाए घटना र त्यसपछिको विवरण बताउँदै हुनुहुन्छ कैलालीका साथी ईश्वर साउद दुई हजार उनासत्तरी साल चैत्र तेइस गते बिहान चार बजेतिर कैलालीको बेलादेवीपुर गाविस वडा नम्बर आठ के राजकुमारी राणाको घरको ढोका कसैले ढकढक्यायो पैसठी वर्षीय राणा र उहाँका श्रीमानले ढोका खोल्दा तीस पैतिस जनाको भेट ढोकामा थियो धेरैले भन्दै थिए यो बोक्सी हो यसलाई पिट्नु पर्छ यसलाई मार्नु पर्छ यतिकैमा भिडले राजकुमारीलाई कुटपिट र लछार पछार गर्न थाल्यो पहले चार बजे रात चार बजे रात देव ढोकामे लट्ठी हान अब से मकै तान के म समयमा चार बजे राति मेरो ढोकामा हाने मलाई कोठाबाट घिसारेर बाहिर ल्याए र पिट्न थाले उनीहरूले मलाई लट्ठी लट्ठीले पिटे यौनीमा समेत लट्ठी घुसाए आँखा फुटाइदिन्छु भनेर लट्ठीले कोचे मैले लगाएको लुगाहरू सबै निकालेर मलाई नाङ्गै बनाएर सबै लुगा जलाइदिए मेरो लुगा जलाएर मिरा राणा नाच्न थालिन् अब नान्दनीको नाच हेर हेर्यो नान्दनीको नाच हेरु देखो भन्ने खालको कुरा गरिन् नाचिन् उनले मलाई एकदमै धेरै पिटिन् मेरो शरीरभरि घाउ बनाइन् कैँचीले कपाल खौरिन् त्यसपछि ब्लेडले खौरिन् र टोयलेटबाट दिशा पिसाब ल्याएर मलाई खुवाइन् जबरजस्ती मलाई दिशा खुवाइन् र दिशा टाउकोमा खन्याइन् शरीरभरि दिशा खन्याइदिन् त्यो दिशा खन्याइसकेपछि दिशामा भएको किरा शरीरमा हुँदाखेरि बोक्सीको शरीरबाट किरा निस्किँदैछ भन्ने खालको आरोप लगाइन् तिनले मैले लगाएको गहना जति सबै फुटाएर टुटाएर जलाइदिन् औकात झोला निरा राणा लगायतको भिडले कुटपिट त गर्यो नै कपाल खब्रेर राजकुमारलाई दिशामा पनि कोच्यो उनीहरूले यो क्रियाकलाप गरिरहेको समयमा पुलिस आयो त्यसपछि उनीहरू भागे अनि बाइकमा ल्याउँदै थिए पछि पुलिसको गाडी पुलिसको गाडीले मलाई ल्यायो एम्बुलेन्समा मेरो राजकुमारीलाई पहिले पनि पटक पटक बोक्सीको आरोप लागेको थियो राजकुमारीलाई मरुन्जेल पिट्ने भेटको नेतृत्व गरेकी निरा राणा उहाँकी भाउजू मार्फत पनि राजकुमारले पहिले कुटाइ खानु भएको थियो यस्तो खालको घटना म माथि पहिला पनि भएको थियो अहिले निरा राणाले पिटिङ योभन्दा पहिला मलाई उनको भाउजूले पिटेकी थिइन् त्यति बेला उनले मलाई पिसाब फाके थिइन् र पिटेको मेरो नाम दरबारी राणा हो मेरो आमाको नाम राजकुमारी राणा म पीडितको दोस्रो छोरा हुँ जन्मे बित्तिकै मेरो छोरा खाई भनेर मर्ने बित्तिकै अनि तेरो आमा बक्सिस आफ्नो आमालाई निकाल्दा निकाल नत्र तिमीहरूलाई पनि कोर्छौ भनेर यस्तो दबाब दिए बुवालाई भने तेरो बुढी यो बक्सी छ भनेर बुवालाई त धाकेला र उता फालिदियो के के गाली दियो रन्डीबारी सबै तेरो आमा गाउँघरको बक्सी छ भनेर यस्तो आरोप लगाएर आमालाई यस्तो बेजत गरेका छन् कि अब हजुरलाई के कुटपिट र दुर्व्यवहारबाट गम्भीर घाइते भएकी राणाको उपचार खर्च सरकारले बेहोर्यो अहिले ओरेक नेपालको संरक्षणमा रहेकी राणालाई घर फर्किन अझै डर छ ओरेक नेपाल कैलालीकी शकुन्तला चौधरी हामी पनि घटनास्थलमा पनि गयौँ र हामीले जाहेरी दर्ता गराउनेदेखि लिएर चाहिँ सहयोग गऱ्यौँ र नेपाल सरकार आफैले पनि यो घटनामा चाहिँ एकदमै सहयोग गर्यो तत्काल चाहिँ एक्सन लिएको अवस्था चाहिँ छ सर अहिले चाहिँ हामीसँगै हुनुहुन्छ उहाँ राजकुमारी राणा उपचारपछि वैशाख छ गतेदेखि चाहिँ हाम्रो सुरक्षा आवासमै बसिराख्नु भएको सुरुमा हामी कहाँ आउँदाखेरि छ गते आउनुभएको वैशाख छ गते त्यति बेला एकदमै डराउने कोठामा पुरा झ्याल ढोका सबै तुनेर बस्ने त्यस्तो खालको अवस्थामा आउनुभएको थियो कोही मान्छेको आवाज सुन्दा पनि झस्किने डराउने थियो भने अहिले सुधार भएको छ पीडक निरा राणा र राजकुमारी राणा अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको कारागारमा छन् घटनामा संलग्न अरू दुईजना धर्मसिंह राणा र रामसिंह राणालाई प्रहरीले पक्रन सकेको छैन जिल्ला प्रहरी कार्यालय कैलाली मुद्दा शाखाका प्रहरी नायब निरीक्षक उपेन्द्र बम यी दुईजना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर हामीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी योनीमा लट्ठी कुचार्ने सम्मको मानवीय प्रकाष्ठा नागेको केसलाई हामीले चाहिँ गम्भीरताका रूपमा लिएका छौँ ज्यान मार्ने उद्योगमा दर्ता भएको छ र अदलको छ नम्बर अनुसार पनि माग दाबी लिएका छौँ निज प्रतिवादीहरूलाई भन्दा कडा कारवाही हुनुपर्छ भन्ने माग दाबी लिएका छौँ फरारको हकमा हामीले वारदात स्थानमा फरार अपराधीहरूका सन्दर्भमा सोधतलास व्यापक रूपमा भएको छ निजहरू चाहिँ नेपालमा नभई इन्डिया छन् भन्नेसम्म बुझिन आएको छ हामीले फलोअप गरेका छौँ बोक्सीको आरोपमा कुटिएकी राजकुमारीलाई क्षतिपूर्ति भनेर अहिलेसम्म पनि केही दिएको छैन तर उहाँको उपचारमा लागेको सबै खर्च भने सरकारले बेहोरेको छ राजकुमारीले कुटाई खाएकै दिन त्यही ठाउँका बन्दीराम राणालाई पनि बोक्साको आरोपमा कुटपिट भयो उहाँ अहिले उपचारपछि घर फर्किनु भएको छ तर फेरि कुटिने डर बन्दीरामको पनि घटेको छैन अब सायद फेरि पनि घटना हुन सक्छ बच्चाहरूको हो माथि पनि हुन सकिन्छ कि त्यसलाई हामी न्याय पाउँछ अहिले त म गाउँमै बसिरहेको छु सर तर डर लाग्दैछ मलाई उपचार खर्च मैले आफ्नै तर्फबाट गरेको हुन्छ असै साथ मसँग भनेको थिएँ त्यो जति उपचार खर्च हुन्छ त्यो चाहिँ तपाईँ बिल राखेर राख्नु बिल हामीलाई दिनु त्यो बिल पनि हामी दिइसकेका हुन्छौँ खर्च हामीले पाएका छैन नेपाल चौतारीका लागि कहिले कैलालीबाट म ईश्वर साउद तपाईँले एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी महिला हिंसा विरुद्धका घटनाको छानबिन र फैसलाका लागि माग भइरहेको फास्ट ट्र्याक अदालतको आवश्यकता र महत्वबारे छलफल गर्दैछौ कार्यक्रमका बारेमा तपाईँलाई भन्न मन लागेका कुरा हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगानासहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ Nepal Chautari dot FM type गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस् करिब छ महिना अघि विदेशबाट फर्किएकी भोजपुरकी सीता राई त्रिभुवन विमानस्थलमा लुटिएर बलात्कृत भइन् सीता राईलाई विमानस्थलमा लुट्ने र बलात्कार गर्ने अरू नभएर सुरक्षा निकाय अर्थात् प्रहरी र सेनाका जवान थिए निकै चर्चामा आएको यो घटनाकी पीडित सीता राई र उहाँकी आमासँग मैले कुराकानी गरेकी छु अब उहाँबाट आउँदाखेरि साढे तिन बजेको टाइममा आएको अनि डेढ घन्टा अढाई घन्टा जति राखेँ राखेपछि अनि त्यो कालिका स्थानमा ल्याएपछि अनि मैले फोन गरेको थिएन घरमा अनि अलिकति ल्याएको थिएँ अनि त्यो सबै तिमीलाई म आजै पठाइदिन्छु तिमीले ल्याएको पैसा जति सबै दिनुपर्छ भनेर उसैले चाहिँ मेरो झोला नै खोसेर लगेर अनि त्यो पैसा चाहिँ राखेर अनि राम्रो राम्रो सामानहरू पनि लगेर अनि भोलिपल्ट चाहिँ मलाई यता काठमाडौँदेखि घर पठाइदिएको अनि घर पठाइदिने भाडा पनि उसैले तिरो एक हजार रुपियाँ पैसा चाहिँ त्यो अनि घर आइपुगेको तपाईँले ल्याएको पैसाहरू चाहिँ सुरक्षाको लागि खटिएका प्रहरीले नै लगे हजुर अनि अब त्यो जुन तपाईँलाई जुन दुःखद घटना परेको थियो त्यो पनि उनीहरू मार्फतै भयो त्यो पैसा लिनेहरू त थुप्रैजना चारजना रहेछ अनि त्यो उयो गर्ने चाहिँ एकजना मात्रै त्यो जुन पैसा लग्नेले चाहिँ अनि तपाईँ त घर जानुभयो भोलिपल्ट अनि त्यो कुरा कसरी बाहिर आयो अब मैले नै सबै अब यहाँ बुवा आमालाई बताएँ बुवा आमालाई बताएपछि अब त्यो पैसा आउँछ कि आउँदैन भनेर उहाँ दाजुलाई फोन गर्नुभयो फोन गरेपछि अनि दाजुले सबै गरिदिनु भएको अनि मुद्दा लड्नलाई चाहिँ कतिको गाह्रो अप्ठ्यारो कस्तो भयो मलाई त लाग्यो नि कति अप्ठ्यारो अब यो के गर्नुपर्छ भनेर कस्तो गाह्रो भइराखेको थियो अब दाजुले चाहिँ भन्नुभयो दाजुले न डराउनु अब सबै मै गर्छु भनेर भन्नुभयो अनि अब जस्तो मुद्दा लड्ने बेलामा चाहिँ अब तपाईँलाई त अब अदालतमा पनि जानु पर्यो नि होइन हजुर जानु पर्यो नि दुई तिन पल्ट अनि त्यतिखेर चाहिँ गाह्रो फेरि पीडा पर्ने जस्तो त्यस्तो वातावरण बन्यो कि अथवा सजिलो भयो कि कस्तो भयो खासै त्यस्तो केही नै भएन अब उनीहरूले त्यो सामानहरूको बारेमा भन्नु लायो अनि खासै मलाई त त्यस्तो साह्रो अप्ठ्यारो प्रश्नहरू गरेन अनि अब फैसला भयो अब जो दोषी छ उसलाई चाहिँ साढे पाँच वर्षदेखि सजाय कैद भन्या छ पचास हजार तपाईँलाई क्षतिपूर्ति भन्या छ अब तपाईँ त्यसमा सन्तुष्ट हुनुहुन्छ चित्त बुझाउनु भयो के लाग्यो त्यस पछाडि त्यो त थोरै भयो जस्तो छ मलाई चाहिँ मनमा त्यस्तो लाग्छ अब मलाई चाहिँ कस्तो लाग्छ भने त्यसको चाहिँ आजीवन चाहिँ त्यहीँ बितोस् अनि पचास हजार कि कति भनेर जरिमाना भनेछ अरे नि त्योभन्दा धेर होस् भनेर भन्छु म चाहिँ किनकि अब म अब बाहिर ठाउँ मलाई केही पनि भएन अब आफ्नै गाउँमा गाउँघरमा नेपालमा आएपछि किन यस्तो भयो भनेर मलाई त्यस्तो लागेको छ अनि अब कति चित्त दुखेको छ कति मन रोएको छ त्यही कारणले अनि त्यो मान्छेलाई चाहिँ जति जे गरे पनि आजीवन बितोस् त्यस्तो लाग्छ मलाई नानी हजुर अनि नानी के कसो हुँदैछ हेर्नु न हामी त गाउँघरमा बसेर केही दिन जानु न सहर बजारमा अड्डा अदालतमा केही पनि जान्दैनौँ अझ काठमाडौँको ठाउँमा के हो कसो नानी हामी त यहाँ हेर्नु न धेरैजनाले यस्तो मिडियामा भन्छन् त्यस्तोमा धेरै फोटो खिचेर लगे कसैले कसैले बोलीको रेकर्ड पनि गरेर लगे कतिले फोटो खिचेर लगे गाउँलेहरूले भन्छन् तँलाई त यसरी गरेको अरे उसरी गरेको अरे विदेशबाट आउँदा पैसा मात्र नभएर तेरो इज्जत पनि लुटिदियो अरे भनेर कति घिन्ना त गर्छ लुडा गर्छ मान्छेले कति भन्छ के भन्छ हरेक भन्छ हरेक भन्छ तर पनि कति पीडा यो दुःख सहेर गर्नु परेको छ तर नानी यसो गर्नु मलाई उचित लाग्छ कसरी भने बरु त्यसलाई जीवनभरि त्यसलाई चाहिँ त्यहीँ पाउनु पाए हुन्थ्यो भन्ने मेरो धारणा छ सीताराईको मुद्दा काठमाडौँ जिल्ला अदालतले तीन साता अघि फैसला गरिसकेको छ तर यो फैसला न्यायिक भएन भनेर पुनरावेदनको तयारी भइरहेको छ मुद्दा छिनिन वर्षौं लाग्ने नेपालमा यति चाँडै छिनिएको मुद्दामा किन पुनरावेदन गर्दै हुनुहुन्छ सीताराईको बहस बहसकर्ता अधिवक्ता इन्दिरा सिरिस हो यसमा हामीले पनि के महसुस गर्यौँ भने अन्य केसहरूको आधारमा यो केस चाहिँ अलि छिटो फैसला भएको अथवा पीडितले न्याय पाएको हामीले महसुस गरेका छौँ यद्यपि अब फैसलामा कम सजाय भए तापनि यो अलिक छिटो छरितो भएको छ किनभने यसमा पब्लिकको पनि आवाज आयो अकुपाई बालुवाचारले पनि यसलाई प्राथमिकता दियो र सबै व्यक्तिहरू अथवा नागरिक समाजले पनि यसलाई सपोर्ट गरिरहेको अवस्थामा अदालत पनि यो बाध्य भएको हुनुपर्छ र हामीले पनि यसलाई निरन्तरता दियौँ र यो न्यायिक निकायका व्यक्तिहरू अथवा न्यायाधीशहरू अथवा न्यायालयका प्रशासन समेत यसमा कन्सियस भएको देखिएको छ अब फैसला पनि भयो क्षतिपूर्ति अनि सजायको कुरा पनि आइसकेको छ पनि अब यो अलिकति पीडितले चित्त बुझाएको छैनन् भनेर यसमा पुनरावेदन गर्ने भन्ने कुरा भइरहेछ किन अब छिटो छरितो यसको फैसला भए तापनि यसमा पीडितले यो उमेरको हैसियतले जस्तै बिस वर्ष माथिका महिलाहरूको यस्तो बलात्कारको केसहरूमा सजायको व्यवस्था चाहिँ पाँच वर्षदेखि सात वर्षसम्म बनिएको छ र यसमा जम्मा पाँच वर्ष मात्रै फैसला भएको छ पाँच वर्ष र छ महिनाको सजायको व्यवस्था गरिएको छ यसमा म्याक्सिमम हुनु पर्थ्यो र अर्को क्षतिपूर्ति जुन पीडितलाई दिने भनिएको छ त्यसमा पनि पचास हजार मात्रै जस्तै अब क्षति त म्याक्सिमम भएको छ उहाँको थुप्रै विदेशबाट तिन वर्षसम्म कमाएर ल्याएको पैसाहरू पुरै लुटिएको छ त्यो एका ठाउँमा छ भने उहाँको सर्वस्व हरण नै भएको छ किनभने इज्जतमा उहाँको जुन कलङ्क लगाइएको छ उहाँको जुन मानसिकता उहाँको शारीरिक अवस्थाहरू अथवा उहाँको आर्थिक अवस्थाहरू हेर्दाखेरि उहाँलाई त्यो क्षतिपूर्तिले कुनै पनि राहत दिएको छैन र त्यसमा बढी मागको व्यवस्था गर्नको लागि अथवा पीडितलाई यसले कुनै राहत नदिने हुँदा यसलाई सजाय बढी सजायको लागि माग गरेको छ अब सीता राईले चाहिँ अब अहिले यसो हेर्दाखेरि यो फैसलाले पुरा न्याय दिएन पूर्ण न्याय चाहिँ कसरी पाउनुहुन्छ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 स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa Towers and Tours Ratnagar दुई टाढी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 सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् पुनश सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ लामो दूरीसम्म घुर्ने माइलेजको राम्रो सुविधासँगै फाइनेन्सको सुविधा भएको त्यसैले म सधैँ रोज्ने गर्छु मेरो Suzuki Suzuki Tadhiyati automobile Tadhiyati automobiles पूर्वी चितवनकै सुजुकी बाइकको आधिकारिक विक्रेता साथमा दक्ष र अनुभवी मेकानिकद्वारा बाइक र स्कुटी मर्मत एवं सर्भिसिङका साथै एक्सचेन्जको अफर भएको Suzuki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 shoes Makalu footwear र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनोकामना फेन्स स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन शून्य पाँच